सानु माया त मनमुटुमा हुन्छ भन्थ्यो नि होइन तर आज एक्लै बनायो तिम्रो सिउँदोमा सिन्दुर त भरे तर आज त्यो सिन्दुरको कुनै पनि औचित्य रहेन पहिला त माया र मातका कुरा गर्यौ तर आज यो अवस्थामा ल्यायो र जातका कुरा गर्यौ तिमीले त मलाई कति छिटै भुल्यौ है तर म त मेरो जिन्दगीको अन्तिम सास र हुन्जेलसम्म पनि तिमीलाई सम्झिरहनेछु सिन्दुर मिलाए सिन्दुर तस्बिर बेला सकिन इच्छा सकिन छ मैले अन्तिम सास फेर्ने बेलामा मैले अन्तिम सास फेर्ने समाजको दबाब हो समाजको सामासको दबाब भो दबाब भो तिम्रो मायाको अभाव आउँछु